नमस्कार अर्पण सबै नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो एक बजीको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा ताप्लेजुङको थुकिममा छमा राति भएको पहिरोले दुई घर बगाउँदा तीन परिवारका सातजनाको मृत्यु भएको छ भने चारजना अझै बेपत्ता भएका छन् राति करिब साढे बजे घरमाथिबाट झरेको पहिरोले अष्टबहादुर शिवा तेजमान र तेजमान सिवाको परिवारलाई बोकाएको ताप्लेजुङका प्रहरी प्रमुख गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभएको छ अहिले दुई परिवारका सातजनाको मात्र सब फेला परेको छ भने पहिरोमा परेका एक परिवारका अरू चारजना अझै बेपत्ता रहेका छन् प्रहरीका अनुसार उक्त पहिरोमा परि मृत्यु हुनेमा उनसत्तरी वर्षीय अष्टबहादुर शिवा उनकी श्रीमती जयमाया शिवा र तीस वर्षीय सलबहादुर शिवा उनकी श्रीमती पैँतिस वर्षीय मनमाया शिवा छोरा तेह्र वर्षीय नानी राम शिवा र एघार वर्षीय खगेन्द्र शिवा छोरी नैना शिवा रहेका छन् अन्य बेपत्ता हुनेमा अठाइस वर्षीय तेजबहादुर शिवा उनकी श्रीमती उन्तिस वर्षीय मोना शिवा र पाँच वर्षीय छोरा आशिक शिवा र चार वर्षीय छोरी आशिका शिवा रहेका छन् अहिले प्रहरी र स्थानीय बासी र त्रिभुवन उच्च मावि थुम्कीका शिक्षकको सक्रियतामा बेपत्ताको खोजी कार्य जारी रहेको छ भने घटनाको जानकारी पाउन साथ सदरमुकामबाट नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि सो स्थानतर्फ प्रस्थान गरेको प्रमुख जिल्लाधिकारी किरण थापाले जानकारी दिनुभएको छ घटनास्थल ताप्लेजुङ सदरमुकामबाट एक दिनको पैदल दूरीमा रहेको छ यसैबीच सोही पहिरोले थुम्कीमा चारको कुमरसिंह सावाको घर पनि बगाएको छ सामाको आठ परिवारमा पहिरोले तीनजना घाइते भएका छन् भने पाँचजना भागेर जोगिन सफल भएको स्थानीयले बताएका छन् घाइते मध्ये सुकमाया सामाको अवस्था गम्भीर रहेको छ अन्य घाइतेको अन्य घाइतेको नाम खोल्न सकेको छैन घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारको लागि लगिएको छ उता जिल्लाकै नायलबु पाँचमा पनि पहिरोले नायलको घर भत्काउँदा उनका आठ परिवार सहित विस्थापित भएका छन् पहिरोले घर सबै भत्काएको रखेत बारी पनि बगाएको बताएका छन् उनीहरू छिमेकीको शरणमा बसेका छन् नेपाल सरकार मन्त्री परिषदको बैठक अहिले बसिरहेको छ मन्त्री परिषदको कार्य सिंहदरबारमा जारी बैठकमा संविधान सभा निर्वाचन अध्यादेशका विषयमा छलफल भइरहेको छ दलहरूलाई भोलिसम्मको सहमतिको समय सीमा दिनुभएका मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले आज निर्वाचन ऐनका विषयमा छलफल गर्न लाग्नु भएको हो मन्त्री परिषद बैठकमा सचिवहरूको सरुवाका विषयमा पनि छलफल हुनेछ अहिले राष्ट्रपति कार्य प्रधानमन्त्रीको सचिवालय लगायत चार निकायमा सचिव पद खाली रहेका छन् निर्वाचन घोषणापछि आचार संहिता लागू हुने भएकाले सरकारले त्यसअघि नै सचिवको सरुवा गर्ने तयारी गरेको छ आजको बैठकमा मन्त्रालयगत अरू एजेन्डा पनि रहेको मन्त्री परिषदका अध्यक्ष रेग्मीको सचिवालयले जनाएको छ पुनरावेदन अदालतको न्यायाधीश नियुक्तिका लागि आज सिफारिस हुने भएको छ सबै प्रक्रिया पूरा भइसकेकाले आज नियुक्तिका लागि सिफारिस गरिने कायम कायम न्यायाधीश तथा न्याय परिषद अध्यक्ष दामोदर प्रसाद शर्माले जानकारी दिनुभएको छ उहाँका अनुसार पुनरावेदन अदालतमा एकाउन्नजना न्यायाधीशहरू सिफारिस हुनेछन् झण्डै चार वर्षदेखि पुनरावेदन अदालतमा न्यायाधीश नियुक्त हुन सकेको छैन पन्ध्र न्यायाधीशका उम्मेद्वारहरूलाई प्रस्तुति गर्न लगाएपछि परिषदले न्यायाधीश सिफारिसको तयारी गरेको हो न्यायाधीश सिफारिसकै लागि लगातार तीन दिनदेखि परिषदको बैठक बस्दै आएको छ दाङ र चितवनमा भएको छुट्टा छुट्टै दुर्घटनामा परि तीनजनाको मृत्यु भएको छ दुर्घटनामा परि अन्य नौजना घाइते भएका छन् दाङको लम्हीबाट घोराईतर्फ जाँदै गरेको ट्राक्टर सुमोट खोला नजिकै दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो दुर्घटनामा परि नौजना घाइते भएका छन् घाइते मध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ मृत्यु हुनेमा रामबहादुर चौधरी र ऋषिराम मगर रहेका छन् यसैबीच पूर्वी चितवनको रत्नगरमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ रत्नगर तिनका साठी वर्षीय गङ्गबहादुर प्राजुलीको गाडीको ठक्करबाट मृत्यु भएको हो बिहान छ बजे गम्भीर घाइते भएका प्राजुलीको उपचारको क्रममा कलेज अफ मेडिकल साइन्स भरतपुरमा मृत्यु भएको बताइएको छ चितवन बाँडीको बाँदरमुणीमा माओवादीले गराएको बम विस्फोटमा परि अडतिस जनाले ज्यान गुमाएको आज आठ वर्ष पुगेको छ घटनामा बहत्तर जना घाइते भएका थिए घाइते भएका मध्ये जनाले अहिले पनि उपचार गराइरहेका छन् औषधि उपचारमा राज्यले कुनै पनि सहयोग नगरेको पीड़ित घाइतेहरूको गुनासो रहेको छ शुरूमा सरकारले उपचार गरे पनि पछि उपचार गराएकाले भने सरकारी राहत नपाएको उनीहरूको गुनासो रहेको छ घाइते मध्ये अठार जनाले मात्र प्रति व्यक्ति चालिस हजारका दरले सहयोग पाएको पीड़ित समितिका उपाध्यक्ष कृष्ण अधिकारीले जानकारी दिनुभएको छ बाँदरमुडे घटना गराउने माओवादीले दुई पटक सरकारको नेतृत्व गरे पनि आफूहरूलाई कुनै पनि सहयोग नभएको उनीहरूको भनाइ छ गत वर्ष अध्यक्ष प्रचण्डले घटनाका पीडितलाई एकमुष्ट साठी लाख रुपियाँ निकासा भएको बताए पनि व्यक्तिगत रूपमा खर्च गर्न नपाइने भएपछि पैसा नलिने घोषणा पीडितहरूले गरिसकेका छन् विश्वका पैंतालिस प्रतिशत बालबालिकाहरूको कुपोषणका कारण मृत्यु हुने गरेको छ बेलायती स्वास्थ्य प्रक्रिया लाइसेन्स मेडिकल जर्नलका अनुसार पोषणयुक्त खानाको अभाव र कुपोषणका कारण विश्वका करिब तीस लाख बालबालिकाको मृत्यु हुने गरेको छ पत्रिकाले बच्चा गर्भमा छँदा र शिशु अवस्थामा हुने कुपोषणको कारणबारे अध्ययन गरेको थियो र राजधानीमा जारी गोर्खा कप फुटबल अन्तर्गत आज क्वार्टर फाइनलको समीकरण पूरा हुने भएको छ यसअघि हिजो प्राविधिक कारणले गर्दा स्थगित गरिएका खेल आज सञ्चालन हुन लागेको हो समूह डी अन्तर्गत आज सकिने खेलले अन्तिम आठमा पुग्ने सबै टोलीको छिनोफाना हुनेछ त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा दिउँसो दुई बजेपछि हुने आजको पहिलो खेलमा समूह डीको शीर्ष स्थानमा रहेको फ्रेन्च र चौथो स्थानको बयस युनियन बीच प्रतिस्पर्धा हुनेछ त्यस्तै आज अपरान्न चार बजेपछि हुने अर्को खेलमा जावला खेल र हिमालयन शेर्पा आम्ने सामने हुनेछ छन् चारवटै टिमको समान तीन अङ्क भएकाले आज विजयी हुने दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन् भने बराबरी भए गोल अन्तरका आधारमा अन्तिम आठमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ स्विजरल्याण्डको लौसनमा हुने चौथो डब्लुटीएफ विश्व तारा तेकान्दोमा नेपाली खेलाडी यादव कुमारले भाग लिने भएका छन् यही जेठ पच्चिस गति हुने प्रतियोगितामा यादवले अडसठी केजी तलसम्ममा प्रतिस्पर्धा गर्नेछन् पारा तेकान्दोमा नेपालले सहभागिता जनाउन लागेको यो पहिलो अवसर भएको नेपाल तेकान्दो संघले जनाएको छ प्रतियोगितामा भाग लिन कुमार आज स्विजरल्याण्ड जानेछन् हवस् त दिउँसो एक बजेको अर्पण खबर सकियो म सुजिता अमाल बिदा भए नमस्कार